नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम सन्देश प्रवासीको प्रतीक्षामा बस्नुभएका तपाईँ सम्पूर्ण श्रोतालाई अनलाइन रेडियो नवीन संसारका प्राविधिक मित्र रामप्रसाद सुवेदी सङ्गम र सामुदायिक रेडियो सुनसहरीका प्राविधिक मित्र प्रेम खड्काको साथमा म एनपी मगरको तर्फबाट श्रोता कार्यक्रम सन्देश प्रवासीको नेटकुटी डट कमद्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन radio radio Naveen Sansar website W W W dot radio Naveen Sansar dot com mobile application Hamro Patro all Nepal FM radio Nepali सङ्गीत र रोल्पाको होलेरीमा रहेको सत्य आवाजको झरी सामुदायिक रेडियो सुन छ सुनसहरी एफएम एक सय एक थुप्लो पाँच मेगा हर्ज इन्टरनेट अनलाइनमा W W W dot radio dot Sunsahari dot O R G mobile application हाम्रो पात्रबाट हरेक हप्ताको शनिबार नेपाली समय साँझ छत्तिसदेखि सात पन्ध्रसम्म संसारभर एकैसाथ सुनिरहनु भएको छ साथै हाम्रो अनलाइन रेडियो नवीन संसारको अफिसियल युट्युब च्यानलबाट पनि आफूले चाहेको बेलामा सुन्न अनि डाउनलोड गर्न सक्नुहुनेछ कार्यक्रम सन्देश प्रवासीकोमा हामीले तपाईँ घर परिवार वा आफन्तीजनसँग टाढा हुनुहुन्छ र महत्त्वपूर्ण सन्देश पठाउन चाहनुहुन्छ भने तपाईँका सन्देशहरू तपाईँका घर परिवार वा आफन्तीजन समक्ष पुर्याउने प्रयास गर्दछौँ कार्यक्रम सन्देश प्रवासीकोमा हामीले मेरो र रेडियोको फेसबुक आइडीमा कार्यक्रम सम्बन्धी एउटा स्ट्याटस पोस्ट गरेका हुन्छौँ त्यही पोस्ट गरेको स्ट्याटसको कमेन्ट बक्समा तपाईँले आफ्ना सन्देश पोस्ट गर्नुपर्ने हुन्छ र तपाईँले पोस्ट गर्नुभएका सन्देश वाचन गरेर सम्बन्धित मान्छे र ठाउँसम्म पुर्याउने कोसिस गर्नेछौँ साथै तपाईँहरूले हाम्रो फेसबुकको इनबक्समा पनि सन्देश पठाउन सक्नुहुनेछ त्यसै गरी आफ्नै आवाजबाट सन्देश सम्प्रेषण गर्न पनि सक्नुहुनेछ जसका लागि रेडियोको वाट्सएप नम्बर प्लस साठी एघार अठाइस बैसठी अडसट्ठी एकतिसमा रेकर्ड गरेर पठाउनुहोला केही समयपछि तपाईँले कमेन्ट बक्समा पोस्ट गर्नुभएका र इनबक्समा पठाउनुभएका सन्देशहरूमा आवाज दिनुका साथसाथै तपाईँले आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनुभएका सन्देश पनि प्रसारण गर्नेछौँ तर त्योभन्दा पहिले कार्यक्रमको शुभारम्भ गरौँ यो गीतबाट दसैँ तिहार मनाउन आउँछु प्यारी घर मरुभूमि खडीमा छु सानो के रमाइलो छ तिमीलाई साथ दिन मेरी प्यारी रोएर नहिन आउँछु क्यारी दसैँ तिहार मनाउन आउँछु प्यारी घर मरुभूमि खरीमा छु सानो के रमाइलो छ मरुभूमि खरीमा छु सानो पछि फेरि पनि स्वागत छ कार्यक्रम सन्देश प्रवासीकोमा अब भने लागौँ तपाईँहरूले कमेन्ट बक्समा पोस्ट गर्नुभएका इनबक्समा पठाउनुभएका र आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनुभएका सन्देश वाचन तथा प्रसारण गर्नतर्फ कार्यक्रमको सुरुवातमा तपाईँहरूको माझमा हिरामणि बस्नेतजीले आफ्नै आवाजमा पठाउनु भएको यो सन्देश राख्छौँ त्यसपछि तपाईँका सन्देशहरू वाचन गर्नेछौँ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी सरलाई दर्शन नमस्ते र मेरो यो सानो सन्देशलाई आकाशीय ध्वनि तरङ्ग मार्फत मेरो गाउँघरसम्म पुर्याइदिन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन छहरी एफएम एक सय एक थुप्लो पाँच मेगा हर्जलाई विशेष आभार प्रकट गर्न चाहन्छु नमस्ते म रोल्पा झेनामको मान्छे हाल बिरानो बस्ती मलेसियाबाट हिरामणि बस्नेत हो मेरो सन्देश के छ भने घरमा रहनुहुने मेरो आमा मलेसियामै रहनुहुने मेरो बुवालाई सेवा ढुग श्रीमतीलाई मिठो सम्झना प्यारी छोरीलाई शुभ आशीर्वाद भाइ बहिनीहरूलाई आशीर्वाद त्यसै गरी गाउँघरमा रहनुहुने सम्पूर्ण आफन्त इष्टमित्र दाजुभाइ दिदीबहिनी सबैलाई साइनो अनुसार ढुक नमस्ते अनि सम्झना यहाँ म आरामै छु त्यहाँ हजुरहरूलाई पनि आरामै होला भन्ने आशा लिएको छु साथै मेरा सम्पूर्ण साथीहरूलाई सम्झिरहेको छु भन्न चाहन्छु अन्त्यमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा आउँदै गरेको विजया दशमी तथा शुभ दीपावली दुई हजार चौहत्तर सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै यो मेरो सानो सन्देशबाट बिदा हुन्छु नमस्ते हिरामणि बस्नेतजीले आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको सन्देश तपाईँहरूको माझमा राखिसकेपछि अर्को सन्देश यति बेला म उठाउन चाहन्छु यति बेला सन्देश सम्प्रेषण गर्नुभएको छ हामीलाई लेख्नुहुन्छ सर्वप्रथम यस कार्यक्रमका सञ्चालक एनपी सरलाई नमस्कार र मेरो यो छोटो सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएमलाई विशेष आभार प्रकट गर्न चाहन्छु नमस्ते म देवराज मगर ठेगाना रुन्टीगढी गाउँपालिका एक लापाल रोल्पा हाल साउदीबाट हो भनेर लेख्नु भएको छ सर्वप्रथम त मेरो घरमा रहनुहुने आमा र मेरो प्यारी जीवनसङ्गिनीलाई सम्झना अनि छोराछोरीलाई माया अनि आशीर्वाद भाइ बहिनीलाई माया अनि सम्झना त्यसै गरी गाउँघरमा रहनुहुने सम्पूर्ण आफन्तलाई धेरै धेरै सम्झना छ म यहाँ निका आरामी छु त्यहाँ हजुरहरू पनि आरामी हुनुहुन्छ होला भन्ने अपेक्षा गर्छु र अन्त्यमा मलाई ज जसले देवराज मगर भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई सम्झना छ भन्दै यो सानो सन्देशबाट बिदा हुन चाहन्छु ओके बाई बाई भनेर लेख्नु भएको छ सन्देशको लागि देवराज मगरजीलाई धन्यवादका शब्द भावहरू बोल्छौँ आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्नुहोला त्यसै गरी अर्को सन्देश यति बेला प्राप्त भइसकेको छ सन्देश सम्प्रेषण गर्नुभएको छ लेख्नुहुन्छ सर्वप्रथम त यस कार्यक्रमका सञ्चालक एनपी सरलाई नमस्कार र रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएम परिवारलाई यो मेरो सानो सन्देश गाउँघरसम्म पुर्याइदिएकोमा विशेष आभार प्रकट गर्न चाहन्छु मेरो नाम दुर्गा बस्नेत घर रुन्टीगढी गाउँपालिका वडा नम्बर सात सालिबाङ रोल्पा हाल मलेसियाबाट हो भने लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ सर्वप्रथम मेरो घरमा रहनुहुने बाबा आमामा सेवा ढोक छ प्यारी श्रीमती र छोरीलाई न्यानो माया र मुटुभरि सम्झना त्यसै गरी दाई भाउजूमा ढोक भतिजा अनि भतिजीहरूमा माया र आशीर्वाद दिदी अनि दुई भेनालाई ढोक र भान्जाहरूलाई माया र आशीर्वाद लगायत गाउँघरका सबै साथीभाइहरू र आफन्तीहरू सबैलाई सम्झना छ र मलाई दुर्गा भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई पनि सम्झन चाहन्छु म यहाँ आरामी रहेको जानकारी गराउन चाहन्छु र म केही दिनपछि घरमा आउँदैछु भन्न चाहन्छु है त भनेर लेख्नु भएको छ सन्देशको लागि हामी दुर्गा बस्नेतजीलाई पनि धन्यवादका शब्दभावहरू बोल्न चाहन्छौँ दुर्गाजी घर जाँदै हुनुहुँदो रहेछ शुभयात्रा बोल्छौँ कार्यक्रमको बसाइबाट र दुर्गाजीको सन्देशपछि हामी अर्को सन्देश उठाउन चाहन्छौँ यति बेला सन्देश सम्प्रेषण गर्नुभएको छ लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी दाईलाई नमस्ते त्यसै गरी प्रवासीको सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो छहरीलाई आभार प्रकट गर्न चाहन्छु नमस्कार म वीरबहादुर त्रिवेणी गाउँपालिका चार पिराले रोल्पाको मान्छे हाल बिरानो सहर साउदीबाट हो है भनेर लेख्नु भएको छ लेख्नुहुन्छ सर्वप्रथम त मेरो घरमा रहने आमालाई सेवा ढोक र दिदी भिनाजु बहिनी भान्जा भान्जीहरूलाई आशीर्वाद गाउँका इष्टमित्र साथीभाइ दिदी बहिनीहरूलाई सम्झना छ म यहाँ सन्चै छु र त्यहाँ सबैलाई सन्चै होला भन्ने आशा गरेको छु र अन्तिममा कार्यक्रम सञ्चालक दाई र प्राविधिक दाईलाई सम्झँदै बिदा हुन्छु लभ यु नेपाल उही हजुरको क्षितिज पारीबाट अभागी छोरो भनेर लेख्नु भएको छ सन्देशको लागि वीरबहादुरजीलाई पनि धन्यवादका शब्द शब्दभावहरू बोल्छौँ आगामी दिन आगामी बसाइमा पनि हामीलाई सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला भन्छौँ त्यसै गरी अर्को सन्देश यति बेला हामी उठाउन चाहन्छौँ लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी दादालाई नमस्ते त्यसै गरी प्रवासीको सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएमलाई धन्यवादका शब्द भावहरू बोल्न चाहन्छु नमस्ते म विवश मगर त्रिवेणी गाउँपालिका रोल्पा हाल बिरानो सहरबाट हो है भनेर लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ सर्वप्रथम घरमा रहनुहुने बुवा आमालाई ढोक र प्यारी श्रीमतीमा धेरै माया मुटुभरि सम्झना अनि भाइ बहिनीलाई आशीर्वाद गाउँका इष्टमित्र साथीभाइलाई सम्झना म यहाँ आजको दिनसम्म सन्चै छु र त्यहाँ सबैलाई सन्चै होला भन्ने आशा गरेको छु र अन्तिममा कार्यक्रम सञ्चालक दादा र प्राविधिक दादालाई सम्झिँदै बिदा हुन्छु उही हजुरको अभागी छोरो विवश भनेर लेख्नु भएको छ सन्देशको लागि विवश मगरजीलाई पनि धन्यवादका शब्दभावहरू बोल्छौँ आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला भन्छौँ र अर्को सन्देश यति बेला फेरि पनि उठाउन चाहन्छौँ हामीलाई प्राप्त भइसकेको छ लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी सरलाई नमस्कार प्रवासीको सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने सामुदायिक रेडियो सुनसहरी एफएम र अनलाइन रेडियो नवीन संसारलाई धन्यवाद दिन चाहन्छु नमस्कार म कमला मगर घर त्रिवेणी गाउँपालिका जुगा रोल्पाबाट हो भने लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ सर्वप्रथम त प्रवासमा रहनुहुने मुटुको टुक्रा मेरो श्रीमानलाई धेरै सम्झेको छु मैले धेरै पटक फोन गरेँ तर लागेन यो सन्देश सुनेको भए फोन गर्नुहोला भन्न चाहेँ र घरमा हुने आमा बुवालाई ढोग नमस्कार भाइ बहिनीहरूमा माया र मेरो घर परिवार र माइती परिवारलाई सम्झिँदै बिदा हुन्छु नमस्ते भनेर लेख्नु भएको छ सन्देशको लागि कमला मगर्जीलाई पनि धन्यवादका शब्दभावहरू बोल्छौँ आगामी दिन आगामी दसैँमा पनि सन्देश सम्प्रेषण गर्नुहोला भन्दै कमलाजीको यो सन्देश सँगसँगै एउटा गीत तपाईँहरूको माझमा राख्छौँ गीतपछि सन्देशहरू लिएर आउनेछौँ सुन्दै गर्नुहोला यसपालि दसैँमा त जसरी नै बुढालाई बोलाउने मन झन झन तिमी हुँदा झन रुन्छ मेरो मान दसैँ आउन पाइन यो साल नि पियाई गाह्रो कार्यक्रमको बसाइमा एउटा गीत राखेका थियौँ गीतपछि फेरि पनि स्वागत छ यति बेला तपाईँ नेटकुटी डट कमद्वारा सञ्चालित परदेशी र घरदेशीको आवाज बोल्ने रोल्पा जिल्लाकै पहिलो अनलाइन रेडियो रेडियो नवीन संसार र सत्य आवाजको झरी सामुदायिक रेडियो सुन सहरी एफएम एक सय एक पाँच मेगा हर्ज इन्टरनेट अनलाइनमा W W W dot radio dot Sunsahari dot O R G मोबाइल एप्लिकेसन र हाम्रो पात्रबाट कार्यक्रम सन्देश प्रवासीको सुन्दै हुनुहुन्छ कार्यक्रमको बसाइमा फेसबुकमा हामीले पोस्ट गरेको स्टाटसको कमेन्ट बक्समा तपाईँले पोस्ट गर्नुभएको हाम्रो फेसबुकको इनबक्समा पठाउनु भएको र आफ्नै आवाजमा रेकर्ड गरेर पठाउनु भएको सन्देश वाचन तथा प्रसारण गरिरहेका छौँ यसै क्रममा अर्को सन्देश हामी उठाउन चाहन्छौँ सन्देश पठाउनु भएको छ लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक दाई एनपी मगरलाई नमस्ते र प्रवासीको सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सुनसहरीलाई विशेष आभार प्रकट गर्न चाहन्छु उहाँ लेख्नुहुन्छ नमस्ते म प्रेरणा मगर टोल्पाको मान्छे हाल चाहिँ काठमाडौँबाट भनेर लेख्नु भएको छ सर्वप्रथम त घरमा हुने आमालाई नमस्ते र प्रवासमा हुने बुवालाई ढोक नमस्कार भिनाजुलाई नमस्ते भन्न चाहे म यहाँ सन्चै छु र हजुर पनि त्यहाँ आरामै हुनुहुन्छ होला भन्ने आशा गरेको छु अनि भाइ बहिनीहरूलाई र दिदीलाई धेरै सम्झेको छु भन्दै बिदा हुन्छु बाई भनेर लेख्नु भएको छ सन्देशको लागि प्रेरणाजीलाई पनि धन्यवादका शब्दभावहरू बोल्छौँ आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्नुहोला भन्न चाहन्छौँ र अर्को सन्देश उठाउन चाहन्छौँ यति बेला सन्देश सम्प्रेषण गर्नुभएको छ लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपिजीलाई नमस्कार र यो मेरो सानो सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुनसहरीलाई आभार प्रकट गर्न चाहन्छु नमस्ते म मानसिंह खड्का ठेगाना रुन्टी गरी गाउँपालिका आठ सिउलीबाङ रोल्पा हाल मलेसियाबाट हो भनेर लेख्नु भएको छ लेख्नुहुन्छ सर्वप्रथम त साउदीमा रहनुहुने बुवा घरमा रहनुहुने आमालाई सेवा ढोक श्रीमतीलाई मिठो सम्झना छोरा अनि प्यारी छोरीलाई शुभ आशीर्वाद त्यसै गरी गाउँमा रहनुहुने दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई साइनो अनुसार सेवा ढोक अनि मिठो सम्झना म यहाँ आरामै छु त्यहाँ हजुरहरूलाई पनि आरामै होला भन्ने अपेक्षा गरेको छु र अन्त्यमा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी इष्टमित्रलाई आउँदै गरेको दुई हजार चौहत्तर सालको विजया दशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु भनेर लेख्नु भएको छ सन्देशको लागि मानसिंह खड्काजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ आगामी दिन आगामी पनि हामीलाई सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला भन्छौँ र अर्को सन्देश उठाउन चाहन्छौँ लेख्नुहुन्छ सर्वप्रथम कार्यक्रम सञ्चालक एनपी सरलाई नमस्कार र प्राविधिकमा हुनुहुने जो कोहीलाई अनलाइन रेडियो नवीन संसार र सुनसर एफएमबाट एकैसाथ साथ दिनुहुने सबैलाई नमस्कार र धन्यवाद पनि दिन चाहन्छु नमस्ते मेरो नाम नगेन्द्र विश्वकर्मा ठेगाना रुन्टी गढी गाउँपालिका छ विश्रामथली रोल्पा हाल साउदीबाट हो भनेर लेख्नु भएको छ लेख्नुहुन्छ सर्वप्रथम घरमा रहनुहुने बुवा आमालाई सेवा ढोक छ मिठो माया छ र प्यारी श्रीमती सम्झनालाई मिठो माया र सम्झना र प्यारो छोरा दिपसागरलाई धेरै धेरै माया र सम्झना मेरो डुब्रिङमा रहनुहुने ससुराली परिवारमा रहनुहुने सासु ससुरालाई नमस्कार साला हिमाल विश्वकर्मालाई पनि माया र सम्झना छ र गाउँ छिमेकमा रहनुहुने दाई भाइ इष्टमित्र र यति बेला अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सहरी एफएम सुनेर बस्नुभएका सबैलाई सम्झिन्छु र म यहाँ सन्चै आरामै रहेको जानकारी गराउन चाहन्छु भनेर लेख्नु भएको छ त्यसरी लेख्नुहुन्छ आउँदै गरेको विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना पनि दिन चाहन्छु भनेर लेख्नु भएको छ सन्देश सम्प्रेषण गर्नुभयो सन्देशको लागि नगेन्द्र विश्वकर्माजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला नगेन्द्रजी त्यसै गरी नगेन्द्रजीको सन्देश सँगसँगै अर्को सन्देश उठाउन चाहन्छौँ त्यति बेला लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी सरलाई नमस्ते र यो सानो सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सुनसहरीमा विशेष आभार प्रकट गर्दछु मेरो नाम पूर्णबहादुर बुढा ठेगाना रुन्टीगढी गाउँपालिका आठ लापल रोल्पा हाल मलेसियाबाट हो भने लेख्नु भएको छ सर्वप्रथम घरमा रहनुहुने बुवा आमामा सेवा ढोक श्रीमतीलाई मिठो सम्झना दुई छोरा र छोरीलाई शुभ आशीर्वाद छ दाई भाउजूलाई ढोक नमस्कार भावतिजालाई आशीर्वाद बहिनी र ज्वाइँहरूमा पनि आशीर्वाद भान्जा बान्जीहरूलाई आशीर्वाद र माइली आमा साइला बुवा अङ्कल अन्टीलाई सेवा ढुक र ससुरालीमा सम्पूर्णलाई नमस्कार गाउँघरमा रहनुहुने दाजुभाइ दिदीबहिनी सम्पूर्णलाई साइनो अनुसार सेवा ढुक र आशीर्वाद छ अनि मिठो सम्झना छ म यहाँ आरामै छु त्यहाँ हजुरहरूलाई पनि आरामै होला भन्ने अपेक्षा गरेको छु र अन्त्यमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी इष्टमित्रलाई दुई हजार चौहत्तर सालको विजयादशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना छ उही हजुरहरूको छोरो पूर्णबहादुर बुढा भनेर लेख्नु भएको छ सन्देशको लागि पूर्णबहादुर बुढाजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला भन्दै अर्को सन्देश उठाउँछौँ यति बेला सन्देश प्राप्त भएको छ हामीलाई लेख्नुहुन्छ सर्वप्रथम कार्यक्रम सञ्चालक दाई एनपी मगरलाई नमस्ते र प्रवासीको सन्देश आकाशीय ध्वनि तरङ्ग मार्फत गाउँ घरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सुनसहरी एफएमलाई विशेष धन्यवाद दिन चाहन्छु नमस्ते म कमल बस्नेत जौली पोखरी एक धरमपानी रोल्पाको मान्छे हाल चाहिँ कुबेतबाट हो भने लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ सर्वप्रथम त घरमा रहनुहुने बुवामा ढोक छ प्यारी जीवनसङ्गिनी र छोराछोरीलाई मिठो सम्झना अनि घरमा बस्ने दुई भाइ बुहारीहरूलाई र सम्पूर्ण इष्टमित्रहरूलाई पनि सम्झन चाहन्छु र विशेष सन्देश त के छ भने म केही दिनभित्रमा नेपाल आउँदैछु र घरतिर फोन नलागिरहेको अवस्था हो त्यही भएर यो सन्देश पठाएको छु समय मिलेछ भने अवश्य प्रसारण गरिदिनु होला बाई बाई भनेर लेख्नु भएको छ तपाईँको सन्देश हामीले प्रसारण गरिरहेका छौँ र तपाईँ घर जाँदै हुनुहुँदो रहेछ अवश्य पनि तपाईँका घर परिवारहरू खुसी हुनुहुन्छ होला र शुभ यात्रा बोल्छौँ तपाईँलाई पनि हाम्रो कार्यक्रमको यो बसाइबाट र कमल बस्नेतजीको सन्देश सँगसँगै फेरि पनि एउटा गीत तपाईँहरूको माझमा राख्छौँ गीतपछि आउनेछौँ हामीलाई सुन्दै गर्नुहोला हुँदैन परदेशीको जुनी चारको घाम जान पाछ मन आँटिन्छ बाँच्दिन झै लाग्छ तिमी गाउँमा मापदे रुँदै तस्बिर छुने भर छैन यो जनको घर फर्कन्छु फर्कन्न मर्ने बाँच्ने भर हुँदैन परदेशीको जुनी मर्ने बाँच्ने भर हुँदैन परदेशीको जुनी देशमा त्यसपछि फेरि पनि तपाईँलाई हार्दिक स्वागत तथा अभिवादन गर्न चाहन्छौँ कार्यक्रम सन्देश प्रवासीको बसाइमा छौँ हामी कार्यक्रम सन्देश प्रवासीकोमा तपाईँहरूले कमेन्ट बक्समा पोस्ट गर्नुभएका इनबक्समा पठाउनुभएका सन्देशहरू वाचन गरिरहेका छौँ र तपाईँले आफ्नो आवाजमा रेकर्ड गरेर पठाउनुभएका सन्देश पनि हामी प्रसारण गरिरहेका छौँ यसै क्रममा अर्को सन्देश हामी प्रसारण गर्दैछौँ वाचन गर्दैछौँ लेख्नुहुन्छ सर्वप्रथम कार्यक्रम सञ्चालक एनपी मगर दादा नमस्ते र मेरो यो सानो सन्देशलाई मेरो घरसम्म पुर्याउने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुन सुनसहरीलाई विशेष आभार प्रकट गर्न चाहे भनेर लेख्नु भएको छ नमस्ते म मिलन खड्का त्रिवेणी गाउँपालिका रोल्पाको मान्छे हाल प्रवासबाट हो है भनेर लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ सर्वप्रथम घरमा रहनुहुने आमालाई र प्रवासमा हुने बुवालाई सेवा ढोक गरे प्यारी श्रीमती सम्झनालाई धेरै माया र मुटुभरि सम्झना अनि भाइहरूलाई शुभ आशीर्वाद अनि मेरो ससुराली परिवारलाई धेरै सम्झेको जानकारी गराएँ गा गाउँका साथीभाइ इष्टमित्रलाई धेरै सम्झना भन्दै र अन्तिममा कार्यक्रम सञ्चालक दादालाई सम्झँदै आउँदै गरेको दुई हजार चौहत्तर सालको विजया दशमीको सबैलाई शुभकामना भन्दै बिदा हुन्छु नमस्ते भनेर लेख्नु भएको छ सन्देशको लागि मिलन खड्काजीलाई पनि धन्यवादका शब्दभावहरू बोल्छौँ आगामी बा आगामी दिन आगामी बसाइमा पनि तपाईँको सन्देश हामी प्राप्त गर्नेछौँ यही आशा गर्छौँ कार्यक्रमको बसाइबाटै अपेक्षा गर्छौँ त्यसै गरी अर्को सन्देश हामी यति बेला लिन्छौँ अमृत परदेशीजीले हामीलाई पठाउनु भएको छ लेख्नुहुन्छ सर्वप्रथम रेडियो नवीन संसारका सञ्चालक सम्पूर्ण युनिटलाई र सामुदायिक रेडियो सुनसहरीका होल युनिटलाई नमस्कार भन्न चाहन्छु नमस्ते म अमृत परदेशी मेरो घर रुन्टीगढी गाउँपालिका साबिकको झेनाम आठ हानबाङ दानबाङ रोल्पा हो मेरो घरमा रहनुहुने बुवा आमालाई सात समुद्र पारीबाट सिवा ढोक र मेरी प्यारी श्रीमतीलाई धेरै धेरै सम्झना छ र मेरा प्यारा छोराछोरीलाई पनि परदेशी बुवाको तर्फबाट शुभ आशीर्वाद छ कान्छा भाइ बुहारीलाई पनि आशीर्वाद छ र दाङ दुधराजमा बस्नुहुने दिदी भिनाजुलाई सेवाढोक सोही ठाउँ बस्ने भाइ माइला साइलाको सबै परिवारलाई आशीर्वाद माइली बहिनी कान्छी बहिनी जुवाई दुई भाइ भान्जा भान्जीहरूलाई एकमुष्ट आशीर्वाद भन्न चाहन्छु र हजुरहरूको आशीर्वादले आजसम्म निकै आरामै छु र हजुरहरू पनि आरामै हुनुहोला भन्ने आशा छ र म के भन्न चाहन्छु भने सबैलाई आउँदै गरेको विजया दशमीमा आउने कुरा थियो तर आउन सकिनँ हजुरहरूले राम्रोसँग दसैँ मनाउनुहोला म फोन गर्नेछु फोन अनमा राख्नुहोला भन्दै बिदा हुन्छु र साथै अन्तमा मेरा गाउँ घरका इष्टमित्रलाई आफन्तजनहरूलाई साइन अनुसार ढोक तथा नमस्कार सबैलाई विजयादशमीको शुभकामना छ है र यति बेला रेडियो सुनेर बस्नुहुने देश विदेशमा रहनुहुने सबैलाई सम्झिरहेको छु र त्यति भन्दै बिदा हुन चाहन्छु उही अमृत परदेशी हाल मलेसियाबाट भनेर लेख्नु भएको छ अमृतजीलाई सन्देशको लागि हामी धन्यवाद दिन चाहन्छौँ अमृत परदेशीजी आगामी दिन आगामी वर्षमा पनि सन्देश पठाउनुहोला त्यसै गरी अर्को सन्देश यति बेला मलाई प्राप्त भइसकेको छ म वाचन गर्न चाहन्छु सर्वप्रथम त कार्यक्रम सञ्चालक मित्र एनपी मगरलाई नमस्ते त्यसै गरी प्रविधिका भाइ कर्ण जिएम लगायत अन्य प्रविधिका सरहरूलाई सम्झना त्यसै गरी यो सन्देश घरसम्म पुर्याइदिने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुनसहरी परिवारलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु नमस्ते म पदम रोका प्रखाई घर रुन्टीगढी गाउँपालिका आठ खलिबाङ रोल्पा मेरो सन्देश घरमा रहनुहुने सम्पूर्णलाई मिठो सम्झना गाउँका इष्टमित्र आफन्तीहरूमा साइन अनुसार ढोक नमस्कार म आजको मितिसम्म हजुरहरूको माया आशीर्वादले आरामै रहेको जानकारी गराउन चाहन्छु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु र यो सानो सन्देशसँगै हिन्दूहरूको महान चाड विजयादशमी तथा शुभ दिपावली दुई हजार चौहत्तरको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु पदम रोका हाल बिरानो मुलुक मलेसियाबाट ओके बाई नमस्कार भनी लेख्नु भएको छ सन्देशको लागि पदम रोका प्रखाइजीलाई पनि धन्यवाद दिन चाहन्छु आगामी दिन आगामी बसाइमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नुहोला भन्छौँ त्यसै गरी अर्को सन्देश यति बेला प्राप्त भएको छ हामीलाई पठाउनु भएको छ बझाङबाट लेख्नुहुन्छ सर्वप्रथम त कार्यक्रम सञ्चालक एनपी सरलाई नमस्ते अनि परदेशीको सन्देश गाउँघरसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार र सामुदायिक रेडियो सुनसहरी एफएमलाई धेरै आभार प्रकट गर्न चाहन्छु नमस्ते म प्रेम बोहरा ठेगाना लेख्नुहुन्छ केदर सिउ गाउँपालिका पाँच बझाङबाट हाल बिरानो मुलुक दुबईबाट हो भने लेख्नु भएको छ उहाँ लेख्नुहुन्छ घरमा रहनुहुने मेरा दाजु भाउजूलाई ढोक छ मुटुभरिको माया र सम्झना छ त्यसै गरी प्यारी जीवन साथीलाई मुटुभरि माया र सम्झना छ र मेरा प्यारा भतिजहरूलाई आशीर्वाद छ मुटुभरिको माया र सम्झना छ त्यसै गरी मेरो हरेक दुःख सुखमा साथ दिनुहुने मेरा प्यारा साथी दिपेन्द्र छेत्री रोल्पालीजीलाई पनि मुटुभरिको माया र मनभरिको सम्झना छ त्यसै गरी उहाँको आमा बुवालाई मेरो तर्फबाट पनि सेवा ढोक्छ र उहाँको आफन्तजनहरूमा सम्झना छ त्यसै गरी मेरो गाउँघरका सम्पूर्ण मान्यजनहरूलाई सेवा ढोक्छ र साथी सङ्घीयहरूलाई मुटुभरिको माया र मनभरिको सम्झना छ र विजया दशमीको हार्दिक मङ्गलमय शुभकामना छ सम्पूर्ण देश विदेशमा रहनुहुने सम् सबैलाई सम्झिरहेको छु भन्दै यो सानो सन्देशबाट बिदा हुन चाहन्छु भनेर लेख्नु भएको छ सन्देशको लागि प्रेम बोहराजीलाई पनि धन्यवाद दिन चाहन्छौँ टाढाबाट बझाङबाट हामीलाई सन्देश सम्प्रेषण गर्नुभयो आगामी दिन आगामी दसैँमा पनि तपाईँहरूको साथ तपाईँहरूको माया हामीलाई चाहिन्छ त्यसैले हामीलाई साथ सहयोग र सन्देशहरू पठाएर हामीलाई सहयोग गर्नुहोला भन्न चाहन्छौँ र त्यसै गरी अर्को सन्देश हामी यति बेला लिन चाहन्छौँ सन्देश सम्प्रेषण गर्नुभएको छ लेख्नुहुन्छ सर्वप्रथम कार्यक्रम सञ्चालक एनपी दादालाई नमस्ते र प्रदेशीको सन्देश गाउँसम्म पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन नवीन संसार र सामुदायिक रेडियो सुन सुनछरीलाई धन्यवाद दिन्छु नमस्ते म घनश्याम रोका मगर हाल दोहा कतारबाट हो मेरो घर झेनाम रोल्पामा पर्छ र मेरो सन्देश यस प्रकार रहेको छ सर्वप्रथम घरमा रहनुहुने बुवा आमालाई सेवा ढोक छ ढोक र प्यारी बहिनीमा धेरै माया र मुटुभरि सम्झना छ र गाउँका इष्टमित्रमा इष्टमित्र साथीभाइहरूलाई सम्झना म यहाँ आजको दिनसम्म सन्चय छु र त्यहाँ सबैलाई सन्चै होला भन्ने आशा गरेको छु र अन्तिममा कार्यक्रम सञ्चालक दादा र प्राविधिक दादालाई सम्झदै अर्को श्रृङ्खलामा भेट हुने बाचा गर्दै आजको यो सन्देशबाट भने बिदा हुन चाहन्छु हवस् त धन्यवाद ओहे नेपाली आमाको छोरो घनश्याम भने लेख्नु भएको छ सन्देशको लागि घनश्याम रोका मगर्जीलाई पनि धन्यवादका शब्द शब्दभावहरू बोल्छौँ आगामी दिन आगामी व्यवसायमा पनि सन्देश सम्प्रेषण गर्न नभुल्नु होला घनश्यामजी त्यसै गरी अर्को सन्देश यति बेला प्राप्त भएको छ म वाचन गर्न चाहन्छु प्रसारण गर्न चाहन्छु सर्वप्रथम नमस्ते भन्न चाहे सबैजनालाई नमस्ते म शिशिर बिएम घर शारदा नगरपालिका नौ सिउरी सल्यान हाल मलेसियाबाट हो मेरो सन्देश घर परिवार सबैलाई सम्झेको छु फोन गर्न पाएको छैन कुनै दिन फोन गर्छु र मेरो साथीहरूलाई बिर्सेको छैन है भन्न चाहन्छु र अन्तिममा आउँदै गरेको दसैँको शुभकामना छ है सबै साथीहरूलाई भन्दै यो सानो सन्देशबाट बिदा हुन चाहन्छु भनेर लेख्नु भएको छ सन्देशको लागि शिशिर बिएमजीलाई पनि धन्यवादका शब्द भावहरू बोल्छौँ आगामी दिन आगामी दसैँमा पनि सन्देश सम्प्रेषण गर्नुहोला भन्दै यति बेला अर्को अन्तिम सन्देश मेरो हातमा प्राप्त भइसकेको छु वाचन गर्दैछु सर्वप्रथम कार्यक्रम प्रस्तुता एनपी सरलाई नमस्ते र प्रवासीको सन्देश गाउँघरमा पुर्याउन सहयोग गर्ने अनलाइन रेडियो नवीन संसार डट कम र सामुदायिक रेडियो सुनसहरीलाई आभार प्रकट गर्न चाहन्छु नमस्कार म नवराज कार्की तामाकोसी गाउँपालिका झुले दुई खरिढुङ्गा सिरान घर दोलखाबाट हो हाल म बिरानो मुलुक मलेसियामा छु भने लेख्नु भएको छ र उहाँ सन्देश लेख्नुहुन्छ सर्वप्रथम गाउँघरमा रहनुहुने बाबा आमालाई सेवा ढोक छ दाइमा सेवा ढोक भाउजूमा नमस्कार छोराछोरीमा माया तथा आशीर्वाद भन्न चाहन्छु काठमाडौँको सुन्दरी जलमा अवस्थित मेरो परिवार श्रीमती रिमा कार्कीलाई मिठो माया सम्झना साथै मुटुभरिको माया त्यसै गरी छोराछोरीमा माया तथा मिठो सम्झना र आशीर्वाद भन्न चाहन्छु त्यसै गरी छोराछोरीको इक्जाम चलिरहेको होला राम्रो साथसँग इक्जाम दिनु भन्न चाहन्छु र सपरिवार सबैलाई आउँदै गरेको बडा दसैँको शुभकामना भन्न चाहन्छु र जसरी हुन्छ श्रीमती रिमालाई छोराछोरी लिएर गाउँघर जानु र राम्रोसँग दसैँ मान्न भन्न चाहन्छु र यो सानो सन्देशबाट बिदा हुन्छु नमस्ते भनेर लेख्नु भएको छ सन्देशको लागि नवराज कार्कीजीलाई धन्यवाद दिन चाहन्छौँ दोलखाबाट हामीलाई सन्देश सम्प्रेषण गर्नुभयो टाढाबाट हामीलाई सन्देश पठाउनु भएको रहेछ नवराज कार्कीजी आगामी दिन आगामी दसैँमा पनि सन्देश सम्प्रेषण गर्नुहोला भन्न चाहन्छौँ अब भने हामी कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौँ बिदा हुनुपर्छ तर त्योभन्दा पहिले तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया लेखेर पठाउन नभुल्नुहोला सल्लाह सुझावका लागि कार्यक्रम सन्देश प्रवासीको online radio Naveen Sansar email info at radio Naveen Sansar dot com आर्यन संसार एट जिमेल डट कम र सामुदायिक रेडियो सुन सुनछहरी एफएम एक सय एक थुप्रो पाँच मेगा हर्ज रुन्टीगढी गाउँपालिका नौ होलिरे रोल्पा यसै ठेगानामा सल्लाह सुझाव साथै रेडियोको वाट्सएप नम्बर प्लस साठी एघार अठाइस बैसठी अडसट्ठी एकतिसमा आफ्नै आवाजमा सन्देश रेकर्ड गरेर पनि पठाउन नभुल्नुहोला भन्दै यतिन्जेलसम्म सुनेर साथ दिने तपाईँ श्रोता सन्देश सम्प्रेषण गर्नुहुने तपाईँ श्रोता र अनलाइन रेडियो नवीन संसारबाट प्रविधि संयोजनमा साथ दिने प्राविधिक मित्र रामप्रसाद सुविधि सङ्गम र रेडियो सुनछहरीबाट प्रविधि संयोजनमा साथ दिने प्राविधिक मित्र प्रेम खड्कालाई धन्यवाद दिँदै आजको श्रृङ्खलाबाट अर्को श्रृङ्खलासम्मका लागि म एनपी मगर पनि बिदा हुने अनुमति माग्छु हवस् त नमस्कार